मेरो नाम नवीन हो म एक्काइस वर्षको भएँ मेरो घर धरानमा छ तर म केटिएममा कोठा लिएर पढ्न बस्छु मेरो घरमा मम्मी ड्याडी अनि मेरो सानी बहिनी थिए मेरो बहिनी दसमा पढ्थे मैले ब्याचलर गर्दै गर्दा बहिनीले नै एसएलसी दिइसकेछे मैले बहिनीलाई एसएलसी सकेपछि काठमाडौँ घुमाउन बोलाउँछु भनेको थिएँ घरबाट दाई त्यहीँ छ एक महिना बस दाईलाई राम्रो खाना बनाएर खुवाउनु भनेर मम्मी ड्याडीले बहिनीलाई काठमाडौँ पठाइदिनु भयो एसएससी सकेपछि त बहिनी पनि ठुली भइसे ड्रेसअपले नै हो कि त्यस्तो देखेको होला हट प्यान्ट अनि टाइट टी सर्ट लाउँदा त मलाई त्यो मेरो बहिनी होइन कि जस्तो पनि लाग्यो आएको सुरु दिन नै म त बहिनीलाई हेरेको हेरेँ भएँ मेरो एउटा मात्र कोठा थियो त्यसकै साइडमा सानो किचन थियो त्यस रात खाना खाएर हामी दुईजना मेरो ल्यापटपमा गीत सुन्न थाल्यौँ एघार बजिसकेको हुनाले मैले अब सुतौँ भने बहिनीलाई एउटै मात्र बेड भएकोले गर्दा हामी सँगै सुत्यौँ राति सपनामा पनि बहिनीको सानो दुध देखेँ राति त्यही सम्झिँदै सुतेको भएर होला नाइटफल भयो मेरो बिहान चाँडै कलेज जानु परेकोले म बिहानै उठेर कलेज गएँ अनि बाह्र बजीतिर बिदा भएर घर फर्केँ घर फर्किँदा बहिनीले खाना रेडी बनाइसकेको रहेछ त्यो दिन एकछिन हामी बाहिर घुम्यौँ अनि बेलुका घर फर्केर बहिनीले ड्रेस चेन्ज गर्ने बेलामा मलाई उता हेर्न लगाई एउटै कोठा भएकोले म पछाडि फर्केँ तर मैले फोनको क्यामरा अन गरेर रेकर्ड गर्न भनी फोनलाई चाहिँ पछाडि राखिदिएँ बहिनीले कपडा फेरिसकेपछि मैले मेरो फोनमा रेकर्डिङ भएको भिडियो हेरेँ बहिनीको सानो दुध रेकर्डिङमा देखेको थियो उसको सानो दुधले मेरो लिङ्ग रिनिक्क बनाएको थियो उसको योनि कस्तो होला भन्दै म सोच्दै बसेको थिएँ हामीले राति खाना खायौँ अनि सुत्ने बेलामा सँगै गाना सुन्दै सुत्यौँ मेरो दिमाग चाहिँ उसको दुधमा थियो मेरो लिङ्ग उठेको थियो एकछिनपछि बहिनी निराइसे मैले बहिनीको नजिक गएर उसको हात खुट्टा हेरेँ मैले कन्ट्रोल नै गर्न सकिनँ अनि बिस्तारै उसलाई अँगालो मार्न थालेँ ऊ निन्द्रामा थिए निन्द्रामै ऊ मेरो अलि नजिक आई म उसको नजिकै टाँसेँ अनि बिस्तारै उसको दुध समाउन थालेँ दुध बिस्तारै समाएको उसले थाहा पाएकी थिइनँ पछि म बिस्तारो आफ्नो हात छिराए बहिनीले योनीको भुत्ला काटेकी रहेछ अनि म बिस्तारै औँला छिराइदिएको त उसले थाहा पाइछे उसले दाई के गरेको भन्न थाली अनि मैले उसको हात मेरो कट्टुभित्र छिराएर मेरो लिङ्गमा राखिदिएँ उसले सुरुमा त नाइ भन्दै थिए पछि योनिमा औँला छिराएपछि त उसलाई पनि मजा आएछ मैले बिस्तारै उसको दुध चुस्न थालेँ सानो सानो दुध चुस्दा मलाई निकै मजा आइरहेको थियो अनि उसको योनी पनि चुस्न थालेँ बहिनीको योनी चुसेर मैले बहिनीको योनीबाट माल झारिदिएँ उसले नि मेरो लिङ्ग मजाले चुस्न थाली उसको पहिलो पेलाइ भएकोले गर्दा उसलाई छिराउँदा अलिक दुखेछ अलिअलि ब्लड पनि आयो हामी त्यो होल नाइट पेल्दै बस्यौँ अर्को दिनबाट त म कलेजबाट आउने बित्तिकै उसलाई पेल्थेँ अनि फेरि एकछिन बाहिर घुम्यो अनि राति पेल्यो एक महिना रेगुलर हामी यस्तै पेल्दै बस्यौँ दुई वर्ष भयो अहिले नि म घर गएको बेला बहिनीलाई पेल्छु ऊ पनि दाईको पेलाइले खुसी थिए र म पनि बहिनी पेल्न पाउँदा